मलाई आफ्नो नसोचे हुन्छ मिते ती मिठा मिठा पल सारा सारा बिर्सिदिए हुन्छ अब मलाई nothing जति पाइला हिँड्यौ सँगै हो त्यहीँबाट छुट्नु रहेछ होइन जस्तै सजा सपना परेलीमै टुट्नु रहेछ जति पाइला हिँड्यौ सँगै हो त्यहीँबाट छुट्नु रहेछ ऐना जस्तै साझा सपना परेलीमै टुट्नु रहेछ यदि चित्त बुझ्छ भने मलाई दोषी भनिदिए हुन्छ अब मलाई आफ्नो माया फुल्ने मायालु पाखा झस्किएर पहिरो गएछ भाग्य यस्तो रहेछ भनी मन बुझाउनु पर्दो रहेछ माया फुल्ने मायालु पाखा धस्किएर पहिरो गएछ भाग्य यस्तो रहेछ भनी मन बुझाउनु पर्दो रहेछ एउटा तारा झल्दैमा आकाश कति रितिएको हुन्छ अब मलाई आफ्नो नसोचे हुन्छ मिते काफी मिठा मिठा पल सारा सारा बिर्सिदिए हुन्छ अब मलाई आफ्नो